छ अध्यक्ष पुष्पकम पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा प्रस्ताव गरेको पद बाँडफाँडको प्रस्तावमा सरको आलोचना र विरोध भएपछि उपाध्यक्ष भट्टराले हिजो पद त्यागको घोषणा गर्नुभएको थियो पोखरामा जारी नेकपा माओवादीको बैठकमा आजदेखि अध्यक्ष मोहन वैद्यले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल शुरू हुने भएको छ शनिबारदेखि जारी बैठकमा अध्यक्ष वैद्यले चुनाव बहिष्कार गर्ने औपचारिक प्रस्ताव गरेपछि आज त्यस विषयमा छलफल हुनेछ वैद्यले चुनाव बहिष्कार र वार्तालाई सँगसँगै लैजाने गरी प्रस्ताव पेश गर्नु भएको छ आजदेखि केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रस्तावमा भनाइ राखेपछि पार्टीले संविधान सभा चुनावका विषयमा आधिकारिक निर्णय गर्नेछ पहिलो पटक उपत्यका बाहिर शुरू भएको बैठकमा आगामी संविधान सभाको औचित्य पार्टीको धारणा र भावी कार्यदिशाको बारेमा छलफल हुनेछ बैठकमा अध्यक्ष वैद्यसँगै महासचिव रामबहादुर थापाले संगठन र संघर्ष सम्बन्धी छुट्टै प्रस्ताव पेश गर्नुभएको छ चार दिनसम्म चल्ने बैठकमा केन्द्रीय पूर्ण र वैकल्पिक सदस्य र सल्लाहकारहरूको सहभागिता रहेको छ रूपन्देहीको मैनहियामा नेकपा माओवादीका कार्यकर्ताले सत्तरी बिघा जग्गा कब्जा गरेको घोषणा गरेका छन् रूपन्देही क्षेत्र नम्बर चारका इन्चार्ज शरद ओलीको नेतृत्वमा गएको किसान सङ्क्रान्तिकारीले पार्टीको झण्डा गाडेको हो पार्टी विभाजन नहुँदै पनि कब्जा गरेको उक्त जग्गा अहिले फिर्ता गरी बेचबेखनको तयारीको अवस्थामा रहेको बेला उनीहरूले कब्जा गरेका हुन् क्षेत्रीय इन्चार्ज ओलीले केही जग्गा अर्घाखाँची सिमेन्ट उद्योगले र केही जग्गा दलालहरूले बेचबेखन गर्न खोजेपछि कब्जा गरेको बताउनुभयो स्थानीय यादव प्रसाद पन्तको उक्त जग्गाको आधाभन्दा बढी क्षेत्रफलमा माओवादी कार्यकर्ताहरू बसेका छन् आज चौथो वार्षिक सोसल मिडिया डे अर्थात् सामाजिक सञ्जाल दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ दुई हजार दसबाट दिवस मनाउन सुरु गरिएको हो मासेबल डट कमको अगुवाईमा दिवस मनाइँदै आएको छ सामाजिक सञ्जालहरूले मानिसहरूको दैनिक जीवनका साथै व्यवसायलाई पनि सामाजिक बनाइदिने विश्वास यस क्षेत्रमा लागेकाहरूको छ तर नेपाल लगायत देशमा सामाजिक सञ्जालले पछिल्लो समय विकृति निम्ताएको भन्दै आलोचना हुने गरेको छ नेपालमा पनि यसका विकृति हटाउन र राम्रो काममा सामाजिक सञ्जालको प्रयोग गर्न विभिन्न कार्यक्रम सुरु भएका छन् संसरीको हरिपुरमा शनिबार राति चामल बोकेको ट्रक पल्टाउँदा एकजनाको ज्यान गएको छ अर्का एकजना घाइते भएका छन् विराटनगरबाट चितवनका लागि छुटेको नाचार्ख चौवन्न शून्य दुई नम्बरको ट्रक पल्टदा चालकै टरीका विनोद पौडेलको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ दुर्घटनामा घाइते भएका ट्रकका सहचालक मोरङ अमरदहका मनोज राजवंशीको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम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 lab and digital flex print Ratnanagar एक सौ राचोक चितवन फोन नम्बर शून्य छप्पन्न पांच तिरसठी शून्य तिरसठी मोबाइल नम्बर अंठानब्बे पांच पचास एकसठी सात सौ तिरचालीस विदेशका समाचार भारतको उत्तराखण्डमा आएको बाढी पहिरोमा परि मृत हुनेको संख्या दस हजार पुग्ने आशंका गरिएको छ अझै हजारौं मानिसहरू बेपत्ता भएको भारतीय संसार माध्यमहरूले जनाएका छन् खराब मौसमका कारण उद्धार कार्यमा कठिनाई आइरहेको त्यहाँका मुख्य सचिव सुभाष कुमारले बताएका छन् पिथौरागढमा अझै पनि पाँच सय मानिसहरू फसिरहेको र उनीहरूको उद्धार आज गर्ने उनले बताएका छन् अहिलेसम्म एक लाख पाँच हजारलाई उद्धार गरेको त्यहाँको सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ एउटा खेल समाचार कन्फेडरेसन कप फुटबलको उपाधिका लागि आज आयोजक राष्ट्र ब्राजिल र विश्व विजेता स्पेन भिड्दैछन् आज राति साल्भाडोर बही आकोमा हुने खेलमा आयोजक राष्ट्र ब्राजिल घरेलु मैदानमा उपाधि उचाल्दै कन्फेडरेसन कपमा ह्याट्रिक गर्ने दहमा छ विश्व विजेता स्पेन भने आफ्नो साख जोगाउने प्रयासमा हुनेछ अहिलेसम्म भएको आठ भेटमा ब्राजिलले चारमा जित हात पारेको छ भने दुई खेल गुमाएको छ दुई खेल भने गोलरहित बराबरीमा सकिएको छ उन्नाइस सय पचासको विश्वकपमा ब्राजिलले स्पेनलाई छ एकको फ्राकिलो अन्तरले पराजित गरेको थियो यो स्पेनमाथि ब्राजिलले हात पारेको सबैभन्दा फ्राकिलो जित हो पछिल्लो पटक उन्नाइस सय उनासयमा भएको मैत्रीपूर्ण फुटबलमा भने बराबरीमा सकिएको थियो ब्राजिल उरुग्वेलाई हराउँदै फाइनलमा पुगेको भने स्पेनले इटलीलाई सडन डेटमा पराजित गरेको थियो आज राति तेस्रो स्थानका लागि इटली र अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक ए माओवादीभित्र देखिएको पद बाँडफाँडको विवाद मिलाउन पदाधिकारी बैठक जारी नेकपा माओवादीको बैठकमा आजदेखि अध्यक्ष वैद्यले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल सुरु हुने नेकपा माओवादीका कार्यकर्ताद्वारा रूपन्देहीमा सत्तरी बिघा जग्गा कब्जा आज सोसल मिडिया डे अर्थात् सामाजिक सञ्जाल दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै भारतको उत्तराखण्डमा आएको बाढी पहिरोमा मृत्यु हुनेको संख्या दस हजार पुग्ने आशंका र कन्फेडरेसन कप फुटबलको उपाधिका लागि आज राति ब्राजिल र स्पेन आम्ने सामने हुँदै तेस्रो स्थानका लागि इटली र उरुग्वे भिन्ने अवस्था अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचार सकियो ध्रुवराज खनाल बिदा भई नमस्कार अर्पण समाचार